नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदैछ संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि अब केही बेरदेखि छलफल सुरु हुने बताइएको छ सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर भोलि नै पारित गर्ने संसद सचिवालयको कार्यसूची रहेको छ नेकपा एमालेको नौ महाधिवेशन असार उन्नाइस गतेदेखि सुरु हुने भएकाले नीति तथा कार्यक्रम असार अठार गते नै पारित गर्ने गरी कार्यतालिका तयार भएको छ नीति तथा कार्यक्रममा नयाँ विषय केही नभएको भन्दै सत्तारूढ र प्रतिपक्षी दलले सरकारको आलोचना गरिरहेका छन् नीति तथा कार्यक्रमको आधारमा सरकारले आउँदो आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको बजेट ल्याउनेछ सरकार असार सत्ताइस गते व्यवस्थापिका संसद बैठकमा बजेट पेश गर्ने तयारीमा जुटेको छ सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्न नेपाली कङ्ग्रेसका केन्द्रीय समिति र संसदीय दलको बैठक अहिले बसिरहेको छ नयाँ बानेश्वरको संविधान सभा भवनमा जारी बैठकमा नीति तथा कार्यक्रम पारितमा कङ्ग्रेसले खेल्ने भूमिका र सरकार सञ्चालनका विषयमा छलफल केन्द्रित रहेको छ प्रधानमन्त्री सुशील कोइराला नहुनु भएकाले पार्टी र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको कंग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभएको छ उहाँका अनुसार आज पनि नीति तथा कार्यक्रम र पार्टीको अरू संरचनाका बारेमा छलफल हुनेछ नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सभासदहरूले हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका थिए बैठकमा सरकारले ऊर्जा सम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो अधिकांश सभासदबाट आएको प्रवक्ता दिलेन्द्र बडुले जानकारी गराउनु भएको छ हरेक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुनुपर्ने माग गर्दै सभासदहरूले प्राथमिकतामा परेका ठूला योजनामा लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् इराकमा रहेका नेपालीको उद्धारका लागि नेपाली टोली आज इराक जाने भएको छ इराकको तिर्किट सहरमा रहेका नेपालीलाई तत्काल उद्धारमा समस्या भएपछि नेपाली टोली आज त्यता जान लागेको छ परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिधि सहसचिव अर्जुन कान्त मैनाली कुबेर जाने परराष्ट्र मन्त्रालयले जनाएको छ इराकमा हिंसा बढेपछि दुई ठाउँमा नेपाली लुकेर बसेको सूचना आएको छ उनीहरूलाई उद्धारका लागि नेपाल सरकारले इराकसहित अन्य राष्ट्रका दूतावाससँग पनि सहयोग मागेको छ पूर्वी र मध्य क्षेत्रमा मनसुन केही सक्रिय बनेको छ तर पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव नहटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका मौसमविद सुभाष रिमालका अनुसार पश्चिमी क्षेत्रमा मनसुन अझै पुग्न सकेको छैन पश्चिमी वायुकै असरले हल्का पानी पर्ने गरेको छ पश्चिमी क्षेत्रमा दुई चार दिनपछि मात्रै मनसुन पुग्ने उहाँले बताउनु भएको छ अहिले पूर्वी र मध्य क्षेत्रमा मनसुन केही सक्रिय भएकाले पानी पर्ने क्रम बढेको छ भोलि देशभर बदली सहित ठूलो वर्षा हुने सङ्केत देखिएको भए पनि आज भने वर्षा सामान्य हुनेछ पाकिस्तानी सेनाले उत्तरी बाजिस्तानबाट तालिबान विद्रोहीलाई लखेट्न नयाँ चरणको कारवाही सुरु गरेको छ पाकिस्तानी सेनाले पहिलो चरणमा स्थल कारवाही सुरु गरेको अधिकारीहरूले बताएका छन् सेनाका प्रवक्ता मेजर जनरल असिम असिम बाजाले मिरान शाहमा सैनिक र विशेष सेवा समूहले गरेको कारवाहीमा कम्तीमा पन्ध्र आतंकवादीको मृत्यु भएको जनाएको छ सेनाले त्यहाँ घर घरमा खोजी र अनुसन्धान सुरु गरेको छ आतंकवादीहरूको बसोबास रहेको आशंका गरिएका क्षेत्रमा घर खाली गर्न लगाइएको समेत सेनाले जनाएको छ सेनाले बाजरस्तानमा गत जुन पन्ध्रबाटै आतंकवादी विरुद्धको कारवाही सुरु गरेको भए पनि अहिले यसलाई लडाईँ अहिले यसलाई कडाईका साथ अगाडि बढाएको जनाएको छ सो कारवाहीमा अहिलेसम्म तीन सय जना आतंकवादीको मृत्यु भएको छ भने जनाले आत्मसमर्पण गरेका छन् कारवाहीको सिलसिलामा सैन्य जवानको मृत्यु भएको सैन्य प्रवक्ताले जानकारी दिएका छन् नेपाल क्रिकेटका मुख्य प्रशिक्षक प्रविधु दास नायकलाई फर्काउन सरकारले चासो देखाएको छ नेपाल क्रिकेट संज्ञानले आर्थिक अभाव देखाउँदै करार थप नगर्ने निर्णय गरेपछि अर्थमन्त्री डाक्टर रामचरण महतले नेपाली क्रिकेटको स्तर बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दासा नायकलाई गुमाउन नसक्ने भन्दै सरकारले चासो व्यक्त गर्नुभएको छ आज बिहान ट्विटरमा अर्थमन्त्री महतले दासा नायकको कडा परिश्रमका कारण नेपाली क्रिकेटको स्तर धेरै माथि पुगेकाले उनलाई गुमाउन नहुने भन्दै फर्काउन सरकारले सहयोग गर्न तयार रहेको बताउनु भएको छ साथै महतले ट्विटरमा भन्नुभएको छ यदि नेपाल क्रिकेट संज्ञान टाँट पल्टेको र असक्षम भएकै हो भने सरकारले प्रशिक्षक दास नायकलाई ल्याउन सहयोग गर्नेछ र विश्वकप फुटबलको प्रि क्वार्टर फाइनलको खेल अन्तर्गत आज राति स्विजरल्यान्डले अर्जेन्टिनाको सामना गर्दैछ अर्जेन्टिना समूह एफबाट विजेता भन्दै अन्तिम सोह्रमा प्रवेश गरेको हो भने स्विजरल्यान्ड समूह ईको उपविजेता हो खेल राति पाउने दस बजेपछि सुरु हुनेछ यस्तै भोलि बिहान पाउने दुई बजेपछि हुने खेलमा बेल्जियम र अमेरिका आम्ने सामने हुनेछन् हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा नमस्कार यस अर्पण साथ में